धर्मी जनहरूको मृत्यु वाह दृष्टिमा अत्यन्त बहुमूल्यको छ अत्यन्त बहुमूल्यको छ उनी यहाँ निधाएका छन् महमी स्मर उदाय कसन निधाए कसन महिमी स्म उदाय कसन ख्रिस्टको अङ्गालोमा आनन्दले अति विभोर भएका छन् ख्रिस्टको अङ्गालोमा आनन्दले अति विभोर भएका छन् धर्मी जनहरूको मृत्यु उहाँको दृष्टिमा अत्यन्त बहुमूल्याको छ अत्यन्त बहुमूल्याको छ लाखौँ स्वर्गदूतहरूको जय जयकारको ध्वनिमा ला स्वर्गदूतहरूको जय जयकारको ध्वनिमा अचम्मको स्वागत छन् त्यहाँ त्यो चम्किलो देशमा अचम्मको स्वागत छन् त्यहाँ त्यो चम्किलो देशमा हर्मी जनहरूको मृत्यु वाहाकु दृष्टिमा अत्यन्त बहुमूल्याको छ अत्यन्त बहुमूल्याको छ मृत्यु अब छैन त्यहाँ दुःख छैन अब त्यहाँ मृत्यु अब छैन त्यहाँ दुःख छैन अब त्यहाँ धन्य धन्य छन् उनी ख्रिस्टको शीतल छाहारीमा धन्य धन्य छन् उनी क्रिस्को शीतल छाहारिमा धर्मी जनहारुको मृत्यु वाहा कुदृष्टिमा अत्यन्त बहुमूल्या कुछ अत्यन्त बहुमूल्या कुछ